नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिराखेको छ राज र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारके बसाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारके बसाई लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहजमा कार्यक्रम लोकझङ्कारके बसाइमा हामी नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ कहिले लोकदोरी भाकाको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ कहिले पुराना लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ भने कहिले भर्खरै बजारमा आएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ आजको यो बसाइमा भने पुराना लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ मध्यकालीन समयमा निस्केका पुराना लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका जोड्न चाहन्छु पूर्णकला विषी अनि गोकर्ण राणाको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका पिरती सफल होस् बारमा छु भगवान एउटा मेरो पिए राति सफल होस् अर्को देशमा बनो संविधान मायालाई दिइन्छु अनि आधा देशैलाई सुम्पिन्छु दुईटा बारमा छु भगवान दोस्रो देशमा बनो संविधान पहिलो मेरो किराती सफल होस् दोस्रो देशमा बनो संविधान देशमा बनो संविधान नेपाल रहिरह चोखो माया मारा भइरह दुईटा बर मान्छु भगवान पहिलो मेरो किराती सफल होस् दोस्रो देशमा बनो संविधान पहिलो मेरो पिराती सफल होस् दोस्रो देशमा बन संविधान पहिलो मेरो विरति सफल होस् दोस्रो देशमा बनोस् संविधान निकै नै मिठो लोकदोरी भएका थियो पूर्णकला विषी र गोकर्ण राणाको हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कार व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्ल पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम लोकझङ्कारकी अवस्थालाई लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौँ र मिठा मिठा लोकदोहोरी भाकाहरू पनि कार्यक्रममा लिएर आउँछौँ तपाईँलाई सुनाउँछौँ र मनोरञ्जन पनि दिने कोसिस गर्छौँ कार्यक्रममा ढिला नगरिकन अब फेरि एउटा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ पुष्कल शर्मा हामी विष्णु माझीको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका मुटु जलाइ जलाइ मजिउन सक्दिनँ भन्ने लोकदोरी भाका अब क्रममा तपाईँको लागि Oh, सक्दिन मुटु जालाई जालाई तिमी जीवन तिमी नै मृत्यु नछोड मायामा तिम्रै कारण जिन्दगी बिगारे मुटु जलाइ जलाई जिउन सक्दिन मुटु जलाइ जालाई यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगाखोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखिरहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको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 स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HM K Chitwan dot कम किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरी पाइन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रवि अनुपात एक सय चार थोप्रो पाँच एकैछिनको विश्रामपछिको तपाईँलाई तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लु पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP लगन गरेर कार्यक्रम लोकझङ्कार व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ र कहिले कलाकार मित्रहरूसँग पनि कुराकानी गर्छौँ र आजको बसायौँ भने मध्यकालीन समयमा निस्केका पुराना लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ ढिला नगरी क्रममा यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट मैले मन पराएको छु रामजी खाँड अनि मुना थापाको सुमधुर आवाजमा सोचेको लोकदोरी भाका अब क्रममा तपाईँको लागि आए नौ साथी हो उनको मेरो भेज माथि हो मैले मन पराएको छु नजलाए यो मोटो मलाई मोटो मैले मन पराएको छु नजलाए एमुटु मलामी यही मायालाई सजाएको छु रामजी खाँड अनि मुना थापाको सुमधुर आवाजमा सजिएको लोकदोरी भाकालाई कार्यक्रम लोकझङ्कार के बसाइमा राख्यो हामीले यिनै मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यति दिनसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद र तिनजसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि राजप्रति निकै नै आभारी छु भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि वर्ष दिनभयो तिम्रै घरको बाटो हिँडिरहन मन लाग्छ किन्न कुन्नी किन हो राजु ढकाल अनि देवी घरतीको समुद्र आवाजलाई पृष्ठभूमिमा छोड्दै आजको कार्यक्रम लोकझङ्कारको व्यवसायबाट ओझेल पर्छु नमस्कार सक्दैन भो तिम्रै घरको बाटो मन कुनै किन हो Rama